छिरिछिरितो मेरो जीवनमा बसन्तको न्यानो कहिले चाहेन शिशिर झैरितो मेरो जीवनमा बसन्तको न्यानो कहिले चाहेन आभास सुखको कहिले पाइन कहिले पाइन आभास सुखको कहिले पाइन कहिले पाइन शिशिर तो विरतीको कथा व्यथा बनेर कल्पनाको संसार आँसुमै डुब्यो विरतीको कथा व्यथा बनेर कल्पनाको संसार आँसुमै डुब्यो सपनाको महल सजौला भन्थे सपनाको महल सजौला भन्थे विपनाले आँखा मलाई दियो अभिलाषा छातीमै तिमै सल्किरह्यो इच्छाहरू कहिले साकार बनेनन् सतरङ्गी सपना आँखैमा टाँसेर चाहेको थिए जिउन म पनि यहाँ सतरङ्गी सपना आँखैमै टाँसेर चाहेको थिए जिउन म पनि यहाँ मिठा मिठा अने अनुभव सङ्घालेर इता मिठा अने अनुभव सङ्घालेर लक्ष्य पाइलाहरू बढिरह्यो शिशिर झैरितो मेरो जीवनमा बसंत को न्यानो कहिले चाहेन शिशिर झेरितो मेरो जीवनमा बसन्तको न्यानो कहिले चाहे चाहेन आभास सुखको कहिले पाइन पाहिला आभास सुखको कहिले पाहिना कहिले पाहिना शिशिर तो